शीत छ छाया हिमा हेरेन आऊ नरम छ न्यानो माया नेपाल नेपाल नेपाल हेरेन आऊ Sunday sky. छौ नमस्ते साथी हेर हो आहुनालाई हामी देउताको रूप भन्छौ नमस्ते साथी हेर सधैँको मित्र बन्छौ आकाशमा भैरव छन् त्यसैमा उडेर आऊ नेपाल Nepal, Nepal.

भरि छुरेको सत्कार तिम्रै लागि हो तिम्रै लागि हो बनै भरि फुलेको गुनास तिम्रै लागि हो तिम्रै लागि हो मनै भरि छुरेको सत्कार